पर्दछ किन तिमी खुसी जादा जता Diego. da da time. अब तिमी खुसी जडा किन सठादिन्छौ र सानोले जाऊ तिमी खुसी जडा तपाईँ पनि नेपाली साङ्गीतिक क्षेत्रमा लाग्ने सोचमा हुनुहुन्छ वा कुनै पनि गीत सङ्गीतलाई बजार व्यवस्थापन गर्ने म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ यदि यस्तो हो भने सम्झना गर्नुहोस् साथीभाइ डिजिटल म्युजिक प्रणालीलाई बजार व्यवस्थापक रामु बिरही मोबाइल नम्बर अन्ठानब्बे उनापचास उनान्सय छत्तिस पचासी अन्ठानब्बे उनापचास उनान्सय छत्तिस पचासी